मुक्तकमाला सब लिटमस केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठूलो केबल फ्याक्ट्री हरेक तारमा पूर्ण डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केवल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला लिएर आज पनि म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि सधैँ सही कविता श्रेष्ठजी हुनुहुन्छ तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगाहरूमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै W W W dot radio vision dot com dot NP login गरेर संसारभर एकैसाथ अहिले सुनिरहनु भएको हुनुपर्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरूलाई राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी जोड्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको कार्यक्रम मुक्तक मालामा श्रोता तपाईँहरूले नै पठाउनु भएका मिठा मिठा मुक्त खराबहरूको साथमा म उपस्थित भएको छु तपाईँले मुक्तक माला at the rate Gmail dot कममा मुक्तक मेल गर्नु भएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ ढिला नगरौं तपाईँको मुक्तक म आलो पालो लिनेछु हेरौं निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न तपाईँको निष्कर्ष निकाल्नुपर्छ गरेर छलफल यति बुझ निष्कर्ष निकाल्नुपर्छ गरेर छलफल यति बुझ समस्याभित्रै निस्किन्छ समस्याको हल यति बुझ दुश्मनी देखाउन आयो भने सहेर बस्ने छैनौ घटेको छैन हामी गोर्खालीको बल यति बुझ यो मुक्तक मुक्तकार पुष्प चयडा छेत्रीजीको धनगढ़ी कैलाली उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा मैले पुष्प चयडा छेत्रीजीका यिनी मुक्त खरबहरूसँगै श्रोता मुक्तकको सिलसिला शुरू गर्न चाहे पुष्प चढा छेत्रीजी मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको नियमित बसाईमा मिठो माया बाँड्दै गर्नुहुन्छ कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ तनहुका मुक्तकार हुनुहुन्छ श्याम लम्सालजी दिन दुखी गरीबको ओठमा खुसी भरेर देखाऊ दिन दुखी गरीब ओठमा खुसी भरेर देखाऊ खोक्रा भाषण मात्र होइन काम पनि गरेर देखाऊ पुर्खाहरूले आर्सीको देश बेच्न नखोज बिन्ती सक्छौ पुर्खाहरूले सिदेशकै लागि मरेर देखाऊ श्याम यो मुक्तक मुक्तक मालाको आजको यो वसाईमा मैले लिएँ अर्को मुक्तक छ मसँग किरण थापाजीको उदयपुर लिम्पाटार उहाँको घर हो सकिएला बरु पुरै जिन्दगी जति सक्दैनन् सकिएला बरु पुरै जिन्दगी जति सक्दैनन् जति कोसिस गरे पनि एक रत्ती सक्दैनन् हेलिकप्टर पानी जहाज बनाउनेले पनि पीडाको बनाउन कहिल्यै ओखति सक्दैनन् ओहो किरण थापाजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्त मसँग छ दिल कुमार प्रेमी खोटाङ घर हो म मर्ने दिन पक्कै तुवालो हुनेछ म मर्ने दिन पक्कै तुवालो हुनेछ र यो सारा संसार नै कालो हुनेछ आज म मरे कुनै गुनासो नगर्नु भोलि तपाईँको पनि पालो हुनेछ दिल कुमार प्रेमीजी खोटाङबाट सम्भवत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको जगत थापाजीको मुक्तक अबको क्रममा मसँग छ श्रोता बचाङ उहाँको घर हो बेरोजगार भएर बस्नै परेन खाली चलेकै छ बेरोजगार भएर बस्नै परेन खाली चलेकै छ जिमी जग्गा घर परिवार सम्हाली चलेकै छ नेताहरू चाहिँ जीवन चलाउन बेस बेच्नु परेन मेरो जीवन गाई भैँसी बाख्रा पाली चलेकै छ जगत थापाजी हुनुहुन्थ्यो उहाँ अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ दीपक विश्वकर्मा निर्दोषीको मुक्तक मसँग छ मेलौली नगरपालिका चार बैतडी तितावई उहाँको घर हो हाल भारत दिल्लीमा हुनुहुन्छ अबको क्रममा हामी तपाईँहरू समक्ष दीपक विश्वकर्मा निर्दोषीको मुक्तक राख्ने नै छौं सँगसँगै किरण गजमेरजीले गाउनु भएको सुभाष कार्कीजीको शब्द तथा संगीतमा रहेको एउटा गीत पनि राख्नेछौ पहिला मुक्तक सुनौ दीपकजीको सँगसँगै गीत सुन्नेछौ हामी माया दिएर मुटु रितिन्छ सोचेकै थिएन माया दिएर मुटु रितिन्छ सोचेकै थिएन समयले यति पीडा दिन्छ सोचेकै थिएन उसलाई माया गर्नु मेरै गल्ती थियो होला यादहरूमै जिन्दगी सकिन्छ सोचेकै थिएन सधैँ रोने तिम्रै लागि पागल हुने तिम्रै लागि सधैँ रुने तिम्रै लागि पागल हुने तिम्रै लागि जति धेरै रोए पनि तिमीलाई नपाउने अभागी हो म अभागी हो भागी हो सँगै जीवन कटाउनलाई तर कहिले सकिएन दिलमा चाउनलाई चाहेको तिमी सँगै जीवन कटाउनलाई तर कहिले सकिएन दिलमा चाउनलाई सधैँ चाहे तिमी mãi श्रेष्ठतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठूलो केबल फ्याक्ट्री बुटवालमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको रास हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्त मालाको आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू श्रोता हालो फालो राखिरहेको छु कुराकानी बात मिलोस यति भए पुग्छ कुराकानी बात मिलोस यति भए पुग्छ काम काजी हात मिलोस यति भए पुग्छ पर्दैन पो रूप रङ्ग मिल्न मन मिले हुन्छ मान्छे मान्छे जात मिलोस यति भए पुग्छ मैले कार्यक्रममा अर्को मुक्तक जोडे श्रोता यो मुक्तक मुक्तकार सूर्य गिरिजीको पोखरा उहाँको घर हो सूर्य गिरिजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ चेतराज खनालजीको साँफे बगर नगरपालिका पाँच अछाम उहाँको घर हो कहाँ छ त्यो सिंहदरबार देखिँदैन अचेल कहाँ छ त्यो सिंहदरबार देखिँदैन अचेल मौन बस्छ अझै सरकार देखिँदैन अचेल बलात्कार छ त्यसमा कोही बोक्कै मरेका छन् नेता पश्चन बालुवाटार देखिँदैन चेल के व्यङ्ग्यको सेरा मुक्तक लेखेर पठाउनुभयो चेतराज खनालजीले अर्को मुक्तक छ मसँग अशोक राईजीको खोटाङ उहाँको घर हो उज्यालो छर्न नजुन आयो न घाम लाग्यो उज्यालो छर्न न आयो न घाम लाग्यो अन्धकारले छायो खुसीमा पूर्णविराम लाग्यो इच्छाको बाटो रहरको मसीले लेखेको थियो बाध्यताको डोरीले रहरको बाटोमा लगाम लाग्यो अशोक राईजी हुनुहुन्थ्यो उहाँ सम्भवत पहिलो पटक हुनुपर्छ उहाँ आउनुभएको हामीहरू समक्ष अर्को मुक्तक मसँग छ संखुवा सभा घर हाल काठमाडौँमा हुनुहुन्छ उहाँ मुक्तकार हुनुहुन्छ बादल गुरुङ वियोगीजी म को हुँ राख्नुहोस् आएको हुँ कहाँबाट म को हुँ राख्नुहोस् आएको हुँ कहाँबाट बुझ्नेले बुझिहाल्छन् आँखाकै इसाराबाट चोटहरूले पनि पहिचान दिँदा रहेछन् यहाँ तिम्रै कारण म देउता भएँ कठोर ढुङ्गाबाट मुक्तकार बादल गुरुङ वियोगीजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ मसँग म लिइहाल्छु मसँग मुक्तक छ यो समयमा सत्य ग्लान तामाङजीको घ्याङलिक गाउँपालिका दुई सिन्धुली उहाँको घर हो सानी कुरामा चित्त दुखाउने ज्यादा हुन्छन् सानै कुरामा चित्त दुखाउने ज्यादा हुन्छन् हँसाउने भन्दा पनि रुवाउने ज्यादा हुन्छन् कारण पनि म अलिक कमै बोल्ने गर्छु यहाँ बुझ्ने कम अनि बुझाउने ज्यादा हुन्छन् सत्य ग्लान तामाङजीको यो मुक्तक अब पुनः सुन्नेछौँ हामी अर्को गीत मसँग यो समयमा हिउँ कला हाँसी खतिवड़ाजीको मुक्तक छ कैलाली उहाँको घर हो मुक्तकार हिउँ कला हाँसी खतिवड़ाजीको मुक्तक मसँग हुँदा कविताजीसँग यो समयमा गीत छ अंशु पन्तजीले गाउनु भएको शब्द तथा संगीत राजकुमार बगरजीको रहेको उक्त गीत त हामी सुन्ने नै छौँ मुक्त सुनौ पहिला हिउँ केही नसोची मनपेट खोलिने कस्तो अचम्मको केही नसोची मनपेट खोलिने कस्तो अचम्मको आफ्नै मनसँग आफ्नै बोलिने कस्तो अचम्मको निष्ठुरीको मायामा पागल यतिसम्म भई सुखी आँखा रसाउने मनमुटु पोलिदे कस्तो अचम्मको रिसाउँछु तिमी त्यतिखेरै रोइदिन्छु म हाँसु त्यखेरै पागल भन्थे तिमीलाई पहिले हेर्दा हेर्दै तिम्रै प्रेम पागल पागल पागल भाइ अहिले हेर्दा हेर्दै तिम्रै प्रेम पागल सधैँ यसरी नै सतै रहन पाऊ तिमीलाई सधैँ यसरी नै सतै रहन पाऊ तिमी सधैँ हजार जुनी कटै रहन पाऊ पाऊ कटै रहन पाऊ सम्झाउने कता घुर्किरहन्छु धेरै उतिखेरै नमस्ते बङ्गोजी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल होजी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल होजी जी बिजुलीको तारमा number one quality advance German टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर वान क्रिसमस केवल हो जी रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला श्रोता तपाईँ अहिले सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आजको यो बसाइमा म तपाईँहरूकै मुक्त करपहरू आलो पालो लिइरहेको छु श्रोता मनै भिजाउने माया तिम्रो नभए नै हुन्थ्यो अब मनै फिसाउने माया तिम्रो नै हुन्थ्यो अब उसेलो झुन छोडी तारा नै हुन्थ्यो अब जीवन अधेरै भइरह्यो सम्झना मधुरै रहिरह्यो रुवाइरहने पापी आँसु नै हुन्थ्यो अब यही मार्मिक ढंगले मुक्तक लेखेर हामीलाई पठाउनु पठाउनुभयो मुक्तकार हुनुहुन्छ कोम विक्रमजी कल्लाबारी पाल्पा उहाँको घर हो कोम विक्रमजी निकै मिठो मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालाको नियमित बसाईमा म अर्को मुक्तक लिन्छु सँगसँगै मसँग मुक्तक छ तिलक विश्वकर्माजीको बागचोर नगरपालिका चार सल्यान उहाँको घर हो हाल उहाँ सात समुद्र पारीबाट भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ शिक्षाको पहुँचबाट वञ्चित पारे छोरीलाई शिक्षाको पहुँचबाट वञ्चित पारे छोरीलाई सधैँभरि मेलापात बेसीतिर झारे छोरीलाई हिजो छोरा छोरी बराबर भन्ने आमा बाउले आज हुर्किन नपाउँदै गर्भमा मारे छोरीलाई अर्को निकै नै मार्मिक मुक्तक मुक्तकार तिलक विश्वकर्माजीको म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ भावना मन्जुजीको विराटनगर तीन बुद्ध चोक उहाँको घर हो दुखीले कसैको केही बिगार्नु पर्दैन दुखीले कसैको केही बिगार्नु पर्दैन त्यसै दुःख दिन्छन् कोही मार्नु पर्दैन अहंकार थ्याकेर मन हल्का बनाउनु मन हल्का भएपछि कहिले हार्नु पर्दैन भावना मन्चु जी उहाँ पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ विराटनगरबाट अर्को मुक्तक मसँग छ अविनाश पीएमजीको दाङ उहाँको घर हो मुहार सम्झिन्छु अनि उसको वचन सम्झिन्छु मुहार सम्झिन्छु अनि उसको वचन सम्झिन्छु मलाई गरेको उस्तै उसको दमन सम्झिन्छु कति खाऊ कति दियो विगतमा उसले मलाई मनै पिरो हुन्छ उसको व्यवहार झन्झन सम्झिन्छु अविनाश पीएमजी ताङबाट यसरी आउनुभयो सम्भवत पहिलो पटक आउनुभयो अर्को मुक्तक समाजसँग गोविन्द खनाल छेत्रीजीको हरिनाश चार धरमपानी स्याङसा उहाँको घर हो आउँछन् जान्छन् मन्त्रीज्यू रमाएर जान्छन् आउँछन् जान्छन् मन्त्रीज्यू रमाएर जान्छन् जनता रुवाउँछन् आफन्त हँसाएर जान्छन् ठोक्छन् भाषण गाउँ गाउँमा रोजगारी भन्दै तनेरी पुस्ता भने सबै खाडी पठाएर जान्छन् गोविन्द खनाल छेत्रीजी नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक मसँग छ यो समयमा श्रोता रोशन खड्काजीको दारमा पाँच सल्यान उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौ गायक शिव परियारजीले गाउनु भएको सुभाष कार्कीजीले लेख्नु भएको संगीत भर्नु भएको पहिला मुक्तक सुनौ मुक्तककार रोशन खड्काजीको सँगसँगै गीत हामी राख्ने नै छौं केही छैन लिनु केही छैन दिनु छोडी जानेलाई केही छैन लिनु केही छैन दिनु छोडी जानेलाई याद गरेर मात्र कति तडपिनु छोडी जानेलाई मन भन्छ विगत हो तेरो कसरी भुल्न सक्छस् दिमाग भन्छ के खान सम्झिनु छोडी जानेलाई तडपी तडपी बाँचेको छु पीडा लुकाइ हाँसेको छु तडपी तडपी बाँचेको छु पीडा लुकै हाँसेको छु आफ्नै मान्छे आज दूर भयो सपना सबै चकना चुर भयो तडपी तडपी बाँच थिए आज के भइदियो यो के भयो यो के भयो खुसीहरू मेरा सबै खुसी दियो यो के गर्यो यो के गर्यो पहिला पहिलामा हार भयो हाँस्ने कि रुने दोधार भयो रोए कैयौँ चोटि जहाँ गए नि जहाँ गए नि पीडा दि मलाई खुसी हुनु तिमी जोसँग छौ जहाँ भए नि मेरो दोष थिएन केही पनि सजाय भोग्दैछु अझै पनि तडपी तडपी को छू पीड़ल कहा से को छू हाँ, हाँ, हाँ। यो लिटमस केबल हो जी जुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी पूर्ण डायमिटरको पक्का ग्यारेन्टी चल्छ जीवन भरि बचाउँदै बिजुली यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस के बन हो जी बिजुली को तारना number one quality advance German technology बटो उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी मा नंबर वन यो लिटमस केबल हो जी रेडियो विजन तपाईको रेडियो तपाईँकै आवाज उत्कृष्टतामा विश्वास गुणस्तरीय लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त खरबहरू आलो फालो लिइरहेको छु दसैँ तिहार गाउँमा हतार हतार आए पनि दसैँ तिहार गाउँमा हतार हतार आए पनि यस्तै खाले चाडपर्व बारम्बार आए पनि हुँदैन बालापनको जस्तो खुसियाली मन जनहरूबाट उपहार आए पनि यो मुक्तक मुक्तकार रत्ना पुन मगर्जीको रुखुम पश्चिम उहाँको घर हो औ भने म चाडपर्व विशेष मुक्त खरबहरू तपाईँहरू समक्ष राख्नेछु रत्ना पुन मगर्जीको मुक्तक मैले राखे तिहार विशेष मुक्तक लेखेर पठाउनु भएको छ यो पालालाई भनेर तपाईँहरूले म तपाईँहरूको मुक्तक क्रमशः जोडिरहेको छु पुनः जोड्नेछु सहरमा आयो गाउँको दैलो हरायो सहरमा आयो गाउँको दैलो हरायो देउसी खेलियो हिजोको भैलो हरायो दिएको चामल भेटीहरू मुख माधेर पेठ्यौँमा बोक्ने त्यो थैलो हरायो निकै नै मिठो मुक्त कारोबारको साथमा कर्णदयालजी आउनुभयो मुक्तक मालामा मेलौली सात बैतडीबाट मुक्तकार कनदयालजी सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक छ मसँग राम रावल सागरजीको कैलाली उहाँको घर हो घुमी फेरि गाउँ सहरमा फेरि पनि आयो घुमी फेरि गाउँ सहरमा फेरि पनि आयो हर्ष उल्लास चारैतिर छाउँछु भनी आयो दिदी बहिनीलाई सम्सी सम्सी रुवाउने परदेशमा तिहार हजुर पीडा पनि आयो चाडपर्वको बेला अनि परदेशको बसाई निकै कठिन हुन्छ यसरी मुक्तक लेखेर हामीलाई पठाउनु भयो राम रावल सागरजीले अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ दिपेन सुब्बाजीको दिपेन सुब्बा डिएसएल लेख्नु भएको छ केराबारी साथ नरकटे मोरङ उहाँको घर हो सयपत्री फुलको माला उन्दै होलिन् मेरी बहिनी सयपत्री फुलको माला उन्दै होलिन् मेरी बहिनी बाआमाको अनेक कुरा सुन्दै होलिन मेरी बहिनी दाजुभाइ दिदी बहिनी सँगै बसी यो तिहारमा रमाउने कैयौँ सपना बुन्दै होलिन मेरी बहिनी यसरी सम्झनुभयो दिपेन सुब्बाजीले अर्को मुक्तक छ मसँग सुनाखरी निर्मला आचार्यजीको नेर्पा छ खोटाङ उहाँको घर हो किन आउँछ वर्षेनी हामीलाई रुवाउन तिहार किन आउँछ वर्षेनी हामीलाई रुवाउन तिहार जब आउँछ तिहार दाजु बहिनी भन्छौँ सिकार एउटा भएको दाई तीन वर्षदेखि परदेशमा छ तीन वर्षदेखि दाजु बहिनीको खाली छ निधार सुनाखरी निर्मला आचार्यजी नियमित रूपमा आउँदै गर्नुहुन्छ मेरो समक्ष यो पटक यसरी आउनुभयो मार्मिक ढंगले आउनुभयो अर्को मुक्त छ मसँग सुनिल राणा विरहीजीको बनगाड कुपिन्डी नगरपालिका तीन सलिया नुहाएको घर हो हाम्रो परम्परा सधैँ बचौं तिहार तिहार बन्छ हाम्रो परम्परा सधैँ बचौं तिहार तिहार बन्छ खुशी मनले हाँसौं रमाउँ तिहार तिहार बन्छ नगरेर कुनै उन्माद सकारात्मक सोचका साथ अवस्था हेरेर तिहार मनाऊ तिहार तिहार बन्छ हो नि दुई हजार अठहत्तर सालको शुभ दीपावली सँगसँगै नेपाल सम्बन्ध एघार सय बयालिसको घर तथा परदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनेर उहाँले मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ अब नि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ हेमलताजीले गाउनु भएको दिनेश अधिकारीजीले लेख्नु भएको सम्भुजित बाँसकोटाजीले संगीत भर्नु भएको मुक्तक गाऊ भने म जोड्छु तपाईँहरू समक्ष मुक्तकार गगन धामी गम्भीरजीको दुर्गाथली छ पचाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ मुक्तक सौ गगन धामी गम्भीरजीको सँगसँगै गीत हामी सुन्ने नै छौँ रोकेर आँसुका ढिका तस्विरमा लगाइदिनु रोकेर आँसुका ढिका तस्विरमा लगाइदिनु भए पनि मन फिका तस्विरमा लगाइदिनु सप्तरङ्गी टिका र मखमली महाले सजाएर यो वर्ष पनि भाइटिका तस्विरमा लगाइदिनु मिठा मुक्तक मिठो मिठो गीत कार्यक्रममा राख्दा राख्दै आजलाई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 हो अँधेरी लेखको चारी का छार्यो घर कता हो बहिनीको